But. दुखी हुन्थ्यो यो मन बरु ढुङ्गा भए हुन् हेर्दैबो जति दुःख दिन्छस् दे म त सही दिन्छु बरु रोइदिन्छु हेर्दैबो जति दुःख दिन्छस् दे म त सही दिन्छु हुन्थ्यो न त दुखी यो जीवन चुडिएको चङ्गा जस्तै समयले उडाइल दुरै छ कहिले रुख छानामा अल्झी दुरै छ कहिले बिजुली तरमा बल्झी दुरै छ कहिले नदी तलमा झर्दो छ कहिले बिच

खुसी हुन्छ यो मन बरु